प्रश्न पङ्का खामा प्रश्न पङ्का खामा आँसु देख्न sonar. बोलेको हाँसेर बोलेको याद say छ माया जान्छो छ तिमीलाई मेरो

Oh.